गर्यो मलाई भन्न छोडिदियो नेपाललाई के गरे मैले सोच्न थालिदियो नेपालले के गर्यो मलाई भन्न छोडिदियो नेपाललाई के गरे मैले सोच्न थालिदियो खुसीको बिहानी सृजना गर्ने जीवत तिम्रै हो विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो सृष्टिको बिहानी सृजना गर्ने जीवत तिम्रै हो विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो खुसी सिरा उठाइदिने सदर तिम्रै हो हिरा र मोती फलाइदिने धरती तिम्रै हो नेपालले के गर्यो मलाई भन्न छोडियो नेपाललाई के गरे मैले सोच्न थालिदियो भन्न छोडिदेऊ नेपाललाई के गरे मैले सोच्न थालिदेऊ काली गण्डकी कोशी सब युति हो विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग यो तिम्रै हो मेची र काली गण्डकी कोशी सबै यो तिम्रै हो विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग यो तिम्रै हो चन्द्र र सूर्य हाँसेर बस्ने यो झण्डा तिम्रै हो टापेले नाच्ने यो देश तिम्रै हो नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ नेपाललाई के गरे मैले सोच्न नेपालले के मलाई भन्न छोडिदियो नेपाललाई के गरे